दिवस मनाउने घोषणा गरेका छन् मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीको आतिथ्यतामा आज खेलमा सरकारी गणतन्त्र दिवसको आयोजना गरिएको छ भने त्यही बेला नयाँ बानेश्वरमा पापडले नागरिक गणतन्त्र दिवस आयोजना गरेको छ राष्ट्रपति डाक्टर रामरण यादवले आज बेलुका शीतलनिवासमा गणतन्त्र दिवसको अवसरमा विगतमा जस्तै भोजको आयोजना गर्नुभएको छ केही नागरिक अगुवाहरूले सरकारी कार्यक्रमहरू बहिष्कार गर्ने घोषणा गरेका छन् यसैबीच गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति यादवले संविधानसभा चुनावको वातावरण बनाउन सबैलाई आग्रह गर्नुभएको छ जनभावना अनुकूलको लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माणका लागि संविधान सभा अनिवार्य भएको र अहिले चुनावी वातावरण बनाउनु पर्ने राष्ट्रपतिको भनाइ छ उहाँले निर्वाचन सम्भव तुल्याउन आवश्यक र अनुकूल राजनैतिक वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभएको छ काम गर्ने क्रममा गल्ती कमजोरी हुन सक्छ भन्दै राष्ट्रपतिले त्यसबाट पाठ सिक्दै अघि पर्ने बताउनु भएको छ ¡Tú, tú, त्यस्तै मन्त्री परिषदका अध्यक्ष खिलोराज रेग्मीले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै अपेक्षा र आवश्यकता अनुरूपको संविधान बनाउन नागरिकहरूबीच एकता र क्रियाशीलता आवश्यक रहेको बताउनु भएको छ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा अभिमुख हुन सबैलाई आग्रह गर्नुभएको छ उहाँले सरकार संविधान सभाको निर्वाचन गर्न कटिबद्ध भएर लागिरहेको भन्दै गणतन्त्र संस्थागत गर्न संविधान सभाबाट संविधान निर्माण सबै नागरिक क्रियाशील हुनुपर्ने बताउनु भएको छ त्यस्तै एकीकृत नेकपा माओवादी नेपाली कंग्रेस र नेकपा एमाले लगायतका दलका शीर्ष नेताले गणतन्त्रको संस्थागत गर्नुपर्नेमा जोड़ दिएका छन् यसैबीच गणतन्त्र दिवसको अवसरमा नागरिक समाजले नयाँ बानेश्वरमा छुट्टै कार्यक्रमको आयोजना गरेको छ संविधान सभाको चुनावका लागि केही बेरमा नयाँ बानेश्वरमा बस्ने बैठकले निर्वाचनको विषयमा रहेको दलहरूबीचको विवाद समाधान गर्ने विषयमा छलफल केन्द्रित हुने भएको छ दलहरूबीच संविधान सभा चुनावका लागि थ्रेस होल्ड र उम्मेद्वारको योग्यताको विषयमा कुरा नमिल्दा सरकारले चुनावको मिति घोषणा गर्न सकेको छैन पूर्व न्यायाधीश केदारनाथ आचार्यको आज निधन भएको छ लामो समयदेखि बिरामी आचार्यको आज बिहान आफ्नै निवासमा निधन भएको हो आचार्य प्रेस काउन्सिल र पशुपति व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुहुन्थ्यो उहाँका छोरा र छोरी छैनन् सोभियो निर्वाचन नजिकिँदै गर्दा चितवनमा निर्वाचन हिंसात्मक हुने संकेत देखा परेको छ सोभियो निर्वाचन हुने रामपुर कृषि क्याम्पसबाट हिजो साँझ प्रहरी केही हतियार बरामद गरेको छ क्याम्पसमा विद्यार्थी बीच झडप हुन लागेको भन्दै सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको होस्टेलका वार्डेनको प्रत्यक्ष उपस्थितिमा गरेको खान तलासीका क्रममा विभिन्न हतियार बरामद गरेको हो खान तलासीका क्रममा प्रहरी होस्टेलमा लुकाई सिपा राखेको अवस्थामा चार थान तरवार फलामको रड तीन थान लट्ठी एक एक सय तेह्र थान र सयौं संख्यामा रहेका बियर तथा रक्सीका बोतलहरू बरामद गरेको जिल्ला प्रहरी कार्य चितौनले जनाएको छ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ दाङमा आज बिहान बस दुर्घटना हुँदा जना यात्रु घाइते भएका छन् काठमाडौँबाट धनगढीको लागि छुटेको डा चार ख सात पाँच नम्बरको बस आज बिहान सोनपुर गाविस सुन्दवरीमा पैदल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई पल्टदा यात्रु घाइते भएका हुन् घाइते मध्ये तिनको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय लमहेका प्रहरी नायब निरीक्षक कृष्ण खड्काले जानकारी दिनुभएको छ गम्भीर घाइते हुनेमा पैदल यात्री सोनपुर निवासी दीपक कुमाल बस चालक धनगढीका निर्मल पौडेल कैलाली रामशिखरका उमेश डाँगिरहनु भएको छ त्यसै गरी अन्य घाइतेहरूमा धनगढीका तेज बहरा त्रिलोक चन आचार्य कालीकोट सिसानाका डब्बल नाथयोगी कैलाली बलियाका हर्ष योगी सशस्त्र प्रहरी जवान अभिलेष खनाल र शङ्कर रहेको प्रहरीले बताएको छ घाइते सबैको कोहलपुरमा उपचार भइरहेको छ पश्चिम चितवनको पटिहानीस्थित राप्ती नदी किनारमा एक पुरुषको शव आज फेला परेको छ बछौली गाविस एक बस्ने अठाइस वर्ष मानबहादुर तमाङको शव राप्ती नदी किनारमा फेला परेको हो सबको प्रकृति हेर्दा गोहीले खाएको जस्तो देखिएको प्रहरीले जनाएको छ तमाङको कमरमुनिको भाग र बायाँ हात नभएको इलाका प्रहरी कार्य गीता नगरले जनाएको छ सोमबार घाँस काट्न गएका तमाङ नफर्किएपछि खोजी भइरहेको थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ रेग्मी नेतृत्वको सरकारको विकल्प खोज्नु मुलुकको लागि अर्को दुर्घटना निम्ताउनु हो भन्ने माओवादी अध्यक्ष प्रचण्डको भनाईमा तपाईँ के भन्नुहुन्छ ए यो यो अवस्थामा हुन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 उमेरका दुई करोड तीस लाख नागरिक मध्ये तिहत्तर प्रतिशत रोजगार रहेको आइसिडीले जनाएको छ यसका साथै त्यहाँका मानिसको खानपान रहन सहन र साम्प्रदायिकता पनि सबै अन्य देशको भन्दा राम्रो रहेको पाइएको छ अस्ट्रेलियाका नागरिकको औषध आयु पनि बयासी वर्ष रहेको पाइएको छ पाकिस्तान मुस्लिम लीग पार्टीका नेता नजाब शरीफको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले पाकिस्तानी पूर्व शासक परवेज मुश्रफलाई राजद्रोहको मुद्दा लगाउने भएको छ आगामी हप्ता शपथ ग्रहणको तयारीमा रहेको शरीफको सरकारले पूर्व शासक मुश्रफलाई राजद्रोहको मुद्दा लगाउने मुस्लिम लीगका सांसद तरिक अजिमले बताएका छन् उनले मुश्रफ विरूद्ध उच्च अदालतमा राजद्रोहको मुद्दामा सुनवाई गरिने बताएका हुन् नवनेतृत्वमा सरकार रहेका बेला सैन्यको गरेको मुश्रफलाई संविधान विपरीत काम गरेर देश कब्जा गरेको भन्दै राजद्रोहको मुद्दा लगाउनु अनिवार्य रहेको ती नेताको भनाइ छ मुश्रफ अली राजधानी इस्लामाबादको बाहिर इलाकामा रहेको आफ्नो फार्म हाउसमा नजरबन्दमा छन् उनले सन् दुई हजार सातमा पूर्व प्रधानमन्त्री बेन्सुर भुट्टोको हत्या दुई हजार छमा सैन्य अभियानमा बलोच नेता अकबर बोगतीको हत्या र दुई हजार सातमा संकटकालका क्रममा दर्शनौ न्यायाधीशलाई हिरासतमा राखेको लगायतका आरोपको सामना गरिरहेका छन् अब खेल समाचार राजधानीमा जारी गोर्खा कप फुटबलमा आज समूह बेका खेल हुने भएका छन् दिउँसो दुई बजी हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ र नवलपरासीको देशभक्त युवा क्लब भिड्नेछन् दुवै टिमले पहिलो खेल हारेकाले क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित राख्न आज जित्नै पर्ने दबाव छ समूह बीमा एपिएफ तेस्रो र देशभक्त चौथो स्थानमा छ यस्तै आज दिउँसो हुने खेलमा थ्री स्टार रानी पोखरी कर्णटी आरसिटी भिड्ने भएका छन् समूह बीमा शीर्ष स्थानमा रहेको थ्री स्टार र दोस्रो स्थानमा रहेको आरसिटी मध्य विजेताले एक खेल बाँकी छँदै क्वार्टर फाइनल प्रवेश गर्नेछ दुवैले पहिलो खेल जितेकाले आजको विजेता क्वार्टर फाइनलमा प्रवेश गर्नेछ पराजित हुनेले अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ प्रतियोगिता अन्तर्गत हिजो भएको समयको खेलमा विजय भएको मसिन्द्र क्लब एक खेल बाँकी छँदै क्वार्टर फाइनल प्रवेश गरेको हो लगातार दुई खेल जितेको मसिन्द्रले छ अङ्कको साथ क्वार्टर फाइनल पुगेको हो मसिन्द्रले नेपाल प्रहरीलाई दुई एक गोल अन्तले पराजित गरेको थियो त्यस्तै हिजो भएको अर्को खेलमा भने सरस्वती र झापाको मुनाल क्लब भने दुई दुई गोल दुई दुई गोलको बराबरीमा खेलेका थिए समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक आज गणतन्त्र दिवस नागरिक र सरकारले छुट्टा छुट्टै कार्यक्रम गरी मनाउँदै गणतन्त्र दिवसको अवसर पारी राष्ट्रपति डाक्टर यादवद्वारा संविधान सभा चुनावको वातावरण बनाउन सबैलाई आग्रह आवश्यक ऐन कानूनका विषयमा टुङ्गो लगाउन आज उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै पूर्व न्यायाधीश केदारनाथ आचार्यको आज निधन अस्ट्रेलियाका नागरिक विश्वकै खुसी नागरिकका रूपमा रहेको एक तथ्याङ्कको दावी पाकिस्तानमा बन्न लागेको नयाँ सरकारले पाकिस्तानी पूर्व शासक परवेज मोश्रफलाई राजद्रोहको मुद्दा लगाउने र राजधानीमा जारी गोर्खा कप फुटबलमा आजसम्म बेका खेल हुँदै एपिएफ र देशभक्त तथा थ्री स्टार रानी पोखरी कर्ण टिम भिड्ने हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला यो